जुटाउन सरकारको ध्यान आकर्षण गराउनुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय परराष्ट्र मन्त्रीको आगमनको पूर्व सन्ध्यामा स्रोत विकासमा अनेक आशंका उब्जने गरी आएको चर्चा स्वस्थ नभएको बताउनुभयो भारतीय परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा हुने मन्त्री स्तरको संयुक्त आयोगको बैठकलाई अवसरको रूपमा प्रयोग गर्न सरकार लाग्नुपर्ने थापाको भनाइ छ त्यस्तै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले नेपाल भारत ऊर्जा सम्झौताका विषयमा भारतीय मस्यौदा सार्वजनिक भए पनि सरकारले के प्रस्ताव राख्दैछ भन्ने जानकारी नआएको प्रति आपत्ति जनाउनुभयो Thank you. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन अठार गते नेपाल आउने निश्चित भएको छ नेपालका लागि भारतीय राजदूत रणजित रेले हिजो दरबार पुगेर परराष्ट्र मन्त्रीलाई यस बारेमा औपचारिक जानकारी गराउनु भएको हो परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले आज प्रधानमन्त्रीलाई मोदीको नेपाल भ्रमणको मितिबारे औपचारिक जानकारी गराउनु हुनेछ प्रधानमन्त्रीको सहमतिपछि औपचारिक रूपमा मिति तय गरिनेछ भारतले साउनको अठार गते आइतबार नेपाल आउने र उन्नाइस गते सोमबार पशुपतिनाथको दर्शन गर्ने गरी प्रस्ताव गरेको छ भारतीय प्रधानमन्त्री नेपाल भ्रमणका बेला राष्ट्रपति डाक्टर रामरण यादवसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने नेपाल समकक्षी सुशील कोइरालासँग द्विपक्षीय वार्ता हुनेछ संविधान सभाको मूल समिति संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको बैठक जारी छ समितिको कार्य सिंहदरबारमा जारी बैठकमा तत्कालीन संवैधानिक समितिले गरेका सहमतिका बुद्धाहरूमाथि छलफल भइरहेको छ संवैधानिक समितिमा सहमति भएका तर संविधान सभाको पूर्ण बैठकमा पेश हुन नपाएका अडचालिसवटा बुद्धाको स्वामित्व ग्रहण गर्दै संवाद समितिले छलफल अघि बढ़ाएको हो यसअघिको बैठकमा व्यवस्थापिका दुई सदनात्मक हुने विषय र एघारवटा बुद्धामा सहमति भएको थियो संवाद समितिले सहमति भएका विषयलाई समेटेर तयार पारेको आंशिक प्रतिवेदन संविधान सभा सचिवालयलाई बुझाएपछि संविधान सभाको पुनः बैठक बोलाउने तयारी छ चितवनमा बढ़दो गर्मी र वर्षासँगै विभिन्न खालका रोगको संक्रमणमा वृद्धि भएको छ देशका अन्य जिल्लामा जस्तै चितवनमा पनि भाइरल ज्वरोका साथ जन्डिस उच्च ज्वरो रूगाखोकी टाइफाइड लगायतका रोगीहरू अस्पतालमा थपिएका छन् चितवन मेडिकल कलेजले बिरामीको चाप उच्च भएपछि अस्पतालमा वार्ड थप गरेको छ अस्पतालमा ओपीडी सेवामा दैनिक नौ सयको हाराहारीमा बिरामी आउने र सयभन्दा बढ़ी नयाँ बिरामी भर्ना हुने गरेको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकार दिनुभयो नयाँ बिरामीलाई मध्यनजर गरेर अस्पतालले पैंतालिस बेडसहित वार्ड थप गरेको लम्सालले बताउनुभयो चितवन जिल्लामा छिमेकी जिल्लाका साथै भारतबाट समेत बिरामीहरू आउने गरेका कारण बिरामीको चाप बढ़िरहेको चिकित्सकहरूले बताएका छन् ठूला ठूला अस्पताल र देशकै समेत केन्द्रबिन्दु भएका कारण धेरै बिरामीहरू उपचारका लागि चितवन आउने गरेका छन् जिल्लामा बढ़ेको रोगको संक्रमण कम गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि वितरण तथा जनचेतना अभिवृद्धिका कारण काम गरिरहेको जनस्वास्थ्य प्रमुख केयर सिंह गुधारले बताउनुभयो माछा मार्न गएका एक वृद्धको खुलाले बकाएर च्यान गएको छ दुम्की बास दुईका पचहत्तर वर्षका अत्तल सिंह राक्ष मगरको विनही खुलाले बकाएर ज्यान गएको हो ढुङ्गामा अड्किएको जाल छेक्न खुलामा उनलाई बोकाएको स्थानीय पवित्र जीसीले जानकारी दिनुभयो बिहान आठ बजेतिर माछा मार्न गएका मगरको शव दुम्की बास एकमा फेला परेको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 बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार भारतको मुम्बईमा चिकित्सकहरूले शल्यक्रिया गरी एक किशोरीको मुखबाट दुई सय बत्तीसवटा दाँत निकालेका छन् मुम्बईको जेजे हस्पिटलमा डाक्टर सुनन्दा तिवारीको नेतृत्वमा सात घण्टा लामो शल्यक्रियाबाट सत्र वर्षीय किशोरीको मुखबाट त्यति धेरै संख्यामा दाँत निकालिएको हो अठार महिनादेखि दाँतको समस्याबाट पीड़ित ती किशोरीको आफ्नो गाउँमा रोगको निधान नभएपछि मुम्बई उपचार गरिएको थियो उपचारमा संलग्न चिकित्सकहरूले यस्तो घटना चिकित्सा विज्ञानमा अति नै दुर्लभ भएको बताएका छन् उनीहरूले ससाना एकजना दन्तका चुक्राहरू मोतीका दाना जस्तै भएको बताएका छन् जनाको मुखबाट यति धेरै संख्यामा दाँता निकालेको यो घटना विश्व कीर्तिमान समेत भएको उनीहरूले जनाएका छन् भारतको तेलंगानामा एक स्कूले बसलाई रेलले ठक्कर दिँदा कम्तीमा पच्चीस बालबालिकाको मृत्यु भएको छ ठक्कर दिएपछि बसलाई रेलले सयौं मिटर टाढा खिसारेर लगेको बताइएको छ बसमा जना विद्यार्थी रहेका थिए खेल समाचार ब्राजिलमा सम्पन्न विश्वकप फुटबलको प्रदर्शनको आधारमा छनौट गरिएको उत्कृष्ट एघारजना खेलाड़ीमा जर्मनी र ब्राजिलका चार चार जना परेका छन् त्यस्तै गरी अर्जेन्टिनाका दुई र कोलम्बियाका एकजना छानिएका छन् विश्व फुटबलमा संघ फिफाको वेबसाइट फिफा डट कमका क्लब सदस्यहरूले जुन महिनाको सत्ताइसदेखि जुलाईको तेह्र तारीकसम्मको खेलको आधारमा ड्रिम टिमको छनौट गरेका थिए सबै क्लब सदस्यहरूको रोचाईलाई एकीकृत गरी ड्रीम टीम सार्वजनिक गरिएको हो ड्रीम टिममा German goalkeeper Manuel Neuer defender Mats Hummels midfielder Toni Kroos र स्ट्राइकर थोमस मुल्लर परेका छन् त्यसै गरी प्रशिक्षकमा पनि जर्मन प्रशिक्षक जोचीमा छानिएका छन् ड्रिम टीममा ब्राजिलका पनि चारजना खेलाड़ी परेका छन् कप्तान defender Thiago Silva David Luiz र मार्सेलो अनि स्ट्राइकर नेमार परेका छन् त्यसै गरी अर्जेन्टिनाका स्ट्राइकर लियोनेले लियोनेल मेसी र मिडफिल्डर एन्जेल डे मारिया पनि ड्रिम टिममा परेका छन् गोल्डेन बुट बेसिता कोलम्बियाका जेम्स रोटिगेस पनि ड्रिम टिममा छन् ड्रिम टिममा पर्न सफल खेलाड़ीलाई विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको छ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षक रोप्न एकपटक नेपाल भारत जलस्रोत सम्झौताबारे संसदलाई जानकारी गराउन सभासदद्वारा माग संसद र नागरिकलाई सम्झौताबारे जानकारी नगराएकोमा सभासदबाट विरोध चितवनमा बढ्दो गर्मी र वर्षासँगै विभिन्न खाले रोगको संक्रमणमा वृद्धि नौलप्रासीमा खोलाले बोकाएर एक वृद्धको स्यान गयो भारतको मुम्बईमा चिकित्सकद्वारा किशोरीको मुखबाट दुई सय बत्तीस दाँत निकालियो यो घटना विश्व कीर्तिमान भएको चिकित्सकको भनाई र फिफाको ड्रिम टिममा उत्कृष्ट एघारजना खेलाड़ीमा जर्मनी र ब्राजिलका चार चारजना छानिए टिममा पर्न सफल खेलाड़ीलाई पुरस्कारको व्यवस्था अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुचिता हमाल नमस्कार Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच उन्सठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरा